नमस्ते स्वागत छ हिमाली स्वरहरूमा न्युयोर्क सहरबाट तयार पारिएको अनलाइन रेडियो पत्रिका हिमाली स्वरहरूको एक सय उन्तिसौँ श्रृङ्खला प्रस्तुत गर्दैछु म सहदेव तपाईँ हिमाली स्वरहरू लगायत अन्य अनलाइन रेडियो कार्यक्रमहरू हाम्रो इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot org अथवा W W W dot Nepali radio dot कममा सुन्न सक्नुहुन्छ आजको श्रृङ्खला हामीले नेपाली पात्र अनुसार दुई हजार सतसठी साल साउन महिनाको आठ गते शनिबारको साँझ तदनुसार जुलाई महिनाको चौबिस तारिकको साँझमा तयार पारेका हौँ आइतबार गुरु पूर्णिमा परेको छ अन्ध्यारोबाट उज्यालोतर्फ जीवन डोराइदिने सम्पूर्ण गुरुवर्गप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै कार्यक्रमको सुरुमै यो गुरु मन्त्र उपहार तपाईँ हाम्रो सबैको गुरुप्रति सभक्ति चढाउँछौँ गुरु आजको कार्यक्रममा हामी विशेष गरेर विदेशिएका नेपालीको बारेमा विशेष खबर प्रस्तुत गर्दैछौँ साथमा सुन्नेछौँ सगुन बस्नेतले तयार पार्नुभएको गुरु पूर्णिमा विशेष एक प्रस्तुति सृजनाका स्वरहरूमा सुन्नेछौँ दुईवटा कविता लाल गोपाल सुवेदी र कोमल मल्ल आज सृजनाका स्वरहरूमा आफ्नो सृजनाहरू सुनाउँदै हुनुहुन्छ कार्यक्रमलाई सङ्गीतमय बनाउनेछ उमा गुरुङका केही सुमधुर सङ्गीतहरूले कार्यक्रमलाई सङ्गीतमय बनाउनेछ नेपाली सङ्गीत आकाशकी पुरानो गायिका उमा गुरुङका केही सुमधुर सङ्गीतहरूले आउनुहोस् कार्यक्रमको साङ्गीतिक शुभारम्भ गरौँ उमा गुरुङकै स्वरमा रहेको राष्ट्रिय भावले सजिएको यो गीतबाट प्रस्तुति सेरो फेरोमा आज हामी विदेशिएका नेपालीको बारेमा विशेष खबर यहाँ प्रस्तुत गर्दैछौँ यो खबरहरू हामीले बिबिसी नेपाली सेवा र बोस्टनबाट प्रकाशित हुने नेपाली खबर पाक्षिक पत्रिकाबाट साभार गरेर तपाईँ समक्ष प्रस्तुत गर्दैछौँ सुरुमा बिबिसी नेपाली सेवाले प्रस्तुत गरेको यो खबर बिबिसी नेपाली सेवाको खबरअनुसार दैनिक आठ सय नेपाली कामको खोजीमा विदेशिन्छन् उद्योग धन्दा बन्द व्यापार सबै कुरा चौपट भएपछि हरेक वर्ष कामको खोजीमा निस्कने नेपाली युवाहरूमध्ये तिन चौथाइ विदेश पुग्न थालेका छन् प्रत्येक दुई मिनटमा एकजना एक घन्टामा तेत्तिसजना र दैनिक आठ सयजनाका दरले गएको एक वर्षमा झन्डै तिन लाख नेपालीले देश छोडे वैदेशिक रोजगार विभागका महानिर्देशक मोहन कृष्ण सापकोटा भन्छन् यो वर्ष यो वर्ष दुई लाख चौरानब्बे हजार चौरानब्बेजना वैदेशिक रोजगारीमा गए गत साल दुई लाख सत्र हजारजना त्यसरी बाहिर गएका थिए नेपाली खबर पाक्षिक वर्षमा तिन लाख नेपाली विदेशी चार सयको ज्यान गयो भनेर समाचार प्रकाशित गरेको छ समाचार समाचारअनुसार मुलुकभित्रै रोजगारीका अवसर नपाएपछि गत वर्ष नेपालका करिब तिन लाख युवाहरू कामको खोजी गर्दै विदेशिएका छन् त्यसमध्ये अधिकांश खाडी मुलुक र मलेसिया गएका छन् भने कोरिया जापान लगायत तुलनात्मक रूपले बढी आम्दानी हुने मुलुकमा पनि नेपाली श्रमिकहरू जान थालेका छन् श्रम तथा यातायात मन्त्रालयले यस आर्थिक वर्षमा दुई लाख चौन्न हजार एक सयजना नेपाली कामदारलाई विदेश पठाउने योजना बनाएको थियो यो लक्ष्य गत जेठ महिनामा यो लक्ष्य गत जेठ महिनामा पार गरिसकेको थियो सरकारले चालु आर्थिक वर्षमा वैदेशिक रोजगारको क्रममा मृत्यु भएका कुल चार सय छजनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ यसका लागि चार करोड पाँच लाख उन्चास हजार रुपियाँ खर्च भएको श्रम तथा यातायात मन्त्रालयले जानकारी दिएको छ गत एक वर्षको अवधिमा कामको सिलसिलामा विदेशिएका करिब चार सय नेपाली श्रमिकले ज्यान गुमाएका छन् वैदेशिक रोजगारीमा जानेको सङ्ख्या लगातार बढिरहेको बेला वैदेशिक रोजगार प्रवर्धन बोर्डले चालु आर्थिक वर्षको असार तिस गतेसम्म तिन सय छयानब्बेजना कामदारले ज्यान गुमाएको जनाएको छ बोर्डका निर्देशक थानेश्वर देवकोटाले सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु हुने गरेको बताए सबैभन्दा बढी साउदी अरबमा मारिएका छन् साउदीमा एक सय पच्चिसजनाको मृत्यु भएको छ उनले भने यो सबैभन्दा बढी हो धेरै कामदार मृत्यु हुने दोस्रो मुलुकमा कतार छ यस अवधिमा कतारमा एक सयको मृत्यु भएको छ त्यस्तै मलेसियामा छयानब्बेजनाको ज्यान गयो संयुक्त अरब इमिरेट्समा छत्तिसजनाले ज्यान गुमाए दुबईमा मृत्यु हुनेको सङ्ख्या नौ छ नेपाली खबर पत्रिकामै आठ महिनादेखि एक छाकका भरमा विदेशमा समाचार शीर्षकमा इपोबाट नरबहादुर खत्रीले लेखेका छन् पैसा कमाउन विदेश पुगेको छोरा आठ महिनादेखि एक छाक मात्रै खाएर काम गर्दैछन् भन्ने थाहा पाउनुभयो भने तपाईँलाई विश्वास नलाग्न सक्छ तर सुर्खेतका दुई नेपाली आठ महिनादेखि एक छाक मात्रै खाएर काम गरिरहेका छन् पैसा जोगाउन वा अन्य कुनै कारणले नभई विदेशमा परेको समस्याको कारण उनीहरूले एक छाक खाएरै चित्त बुझाउनु परेको छ चौध महिना अगाडि एक मेन पावरबाट मलेसिया आएका सुर्खेत रानीवास पाँचका टेकबहादुर खत्री र सोही ठाउँकै प्रेमबहादुर बिकले मलेसियाको इपो भन्ने ठाउँमा एक छाक खाएर काम गरिरहेका छन् लगभग छवटा जति ठाउँमा काम गरिसकेका उनीहरूले लगभग चार महिना जति आफ्नो एजेन्टले काम नलगाइदिएको कारण कुनै काम पाउन सकेनन् उनीहरू भन्छन् दुई छाक खाना पैसा पुग्दैन अहिले काम गरेको ठाउँमा पाँच रिङ्गेट भात खाने पैसा दिन्छ त्यसैमा चित्त बुझाएका छौँ बिहान खान्छौँ साँझमा भोकै सुत्ने हो तलब कति दिन्छ थाहा छैन विदेशीका नेपालीहरूकै खबरको श्रृङ्खलामा मलेसियाको क्वालालम्पुरबाट डिबी सङ्घर्षले एचआइभी भएको शङ्का गरेपछि आत्महत्या गरेको समाचार हामीलाई पठाउनु भएको छ तिन वर्ष अघिदेखि जोहोर राज्यको मसाई भन्ने ठाउँको स्विफ्ट पैक कम्पनीमा काम गर्दै आएका श्रीपुर पाँच कैलालीका करिब एक्काइस वर्षीय सुरेन्द्र खडायतले झुन्डिएर आत्महत्या गरेको खुल्न आएको छ सुरेन्द्र दुई हप्ता पहिले ज्वरो आएर बिरामी भएका थिए बिरामी हुँदा नजिकैको मेडिकलमा गएर चेक गराउँदा डाक्टरले एचआइभी पोजिटिभको लक्षण देखिएको बताएको थियो डाक्टरको सल्लाहपछि सुरेन्द्र मानसिक रूपमा निकै विचलित हुँदै आएका थिए त्यही विचलनका कारण उनले आत्महत्या गरेको सुरेन्द्रका सहकर्मीले जनाएका छन् सहकर्मीहरू भन्छन् बिहिबार राति बाह्र बजेपछि सुरेन्द्र कोठाबाट फुत्त बाहिर निस्किएका थिए फुत्त बाहिर निस्किएपछि लामो समय बितिसक्दा पनि उनी बिहानसम्म कोठामा फर्केर आएनन् हामी सबैजनाले खोजी गर्न थाल्यौँ कहीँ पत्तो लागेन बिहान सात चालिस बजे होस्टेल पछाडि रहेको फुटबल चौरको छेउमा झुन्डिएको अवस्थामा फेला परे गएर हेर्दा सुरेन्द्रले संसार छोडिसकेका रहेछन् यहाँ पछिल्लो समयमा आएर आत्महत्या गर्नेहरूको सङ्ख्या आकाशिदो छ जुलाईमा मात्र आठजना मजदुरले आत्महत्या गरिसकेका छन् हिमाली स्वरहरूको सुरुमा आज हामीले विदेशीका नेपालीहरूको यो विशेष खबरहरू यहाँ प्रस्तुत गऱ्यौँ सुरुको खबर हामीले बिबिसी नेपालीबाट साभार गरेका थियौँ र दोस्रो खबर हामीले नेपाली खबर पाक्षिकको वर्ष दुई अङ्क दुई जुलाई सोह्रदेखि जुलाई एकतिससम्मको अङ्कबाट साभार गरेर पढेका हौँ नेपाली माना नेपाली पना हराउन नपाओस् जहाँ रहे जहाँ भए नी नेपाल गाइरहो आपसी मेला सरहा बढाउँ गाइरहु गीतहरू उन्नति गर प्रगति गर हिमाली चोरहरू उन्नति गर प्रगति गर हिमाली चोरहरू हिमाली स्वरहरूको यो क्रममा अब हामी हामीलाई अन्धारोबाट उज्यालोतर्फ डोर्याउने सम्पूर्ण गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्दै एउटा विशेष सामग्री यहाँ प्रस्तुत गर्दैछौँ यो सामग्री सगुन बस्नेतले प्रस्तुत गर्दै हुनुहुन्छ सामान्यतया गुरु पूर्णिमा असार महिनामा पर्छ र तिथिअनुसार यसपालि गुरु पूर्णिमा साउन महिनाको नौ गते पच्चिस तारिकको दिनमा परेको छ गुरु पूर्णिमाको दिनमा हामीलाई शिक्षा दिने हामीलाई ज्ञान दिने हाम्रा सम्पूर्ण गुरुहरूप्रति हामी कृतज्ञता व्यक्त गर्छौँ सगुन बस्नेत पनि आफ्नो यो छोटो प्रस्तुतिमा आफ्ना गुरुप्रति कृतज्ञता व्यक्त गर्दै हुनुहुन्छ जीवनलाई हेर्ने दुईवटा बाटो देखेँ मैले एउटा गणितको र अर्को काव्यको काव्यको बाटो रोज्दा आज धन्यवादका केही शब्दसँगै मैले बुझेको र मैले पुजेको हाम्रो नाताबारे केही भन्न मन लाग्यो गुरु र शिष्यको नाता हाम्रो नाता आज सोचे गुरु पूर्णिमा किन असारमै पर्छ अनि त्यो दिव्य प्रबोधलाई मैले गरेको आस्था सम्झिँदा सबै कुरा छर्लङ्ग भयो आज बुझेको कुरा गुरु पूर्णिमा र असार महिना गुरु हुन्छन् पूर्णचन्द्र जस्तो पूर्णिमा जस्तो र शिष्य असार महिना जस्तो असार महिनाको कालो बादल जस्तो चन्द्रमा गुरु जस्तो चम्किलो र शिष्य उहाँको वरिपरि घुम्ने कालो अज्ञानताको बादल जस्तो म शिष्य हुँदा असारको मौसम हो मेरो अँध्यारोको वरिपरि हुँदा पनि गुरुको त्यो बोधगम्य प्रबोध चन्द्रमा झैँ चम्किरह्यो मेरो अँधेरो वातावरणमा तिमी मेरो चन्द्रमा बनी उज्यालो दिइरह्यौ र यो अँध्यारो र त्यो चाँदनीको मिलनले अनि जीवनलाई कुनै सार्थकता दियो असार जस्तो थिए असारको कालो बादल थिए कति बोझिल थिएँ मलाई हलुका हुनु थियो मेरो अधेरोले भरेको हृदयमा ज्ञानको जुनीले पुर्याउनु थियो त्यसैले गुरु तिमी पूर्णिमा भयो मैले फेरि सोचे गुरुलाई किन चन्द्रमा भनियो किन घाम भनिएन घामले झन् आफ्नै उज्यालो दिन्छ तर चन्द्रमासँग त घामसँग लिएको उज्यालो मात्र छ तर फेरि सोचे अनि बुझे गुरु चन्द्रमा हुनुका दुई कारण छन् एक गुरुले आफैले ज्ञानको उज्यालो बनाउँदैनन् परमात्माको शाश्वत सत्यको उज्यालो लिन्छन् र दिन्छन् यहाँ घाम शाश्वत सत्य भए र चन्द्रमा आफ्नो केही मिलावट र स्वार्थ नराखी त्यो सत्य सजिलै अरूलाई दिने गुरु भए हामी शाश्वत ज्ञानलाई आफै हेर्न र बुझ्न सक्दैनौँ त्यसैले त गुरु एक दर्पण हुन् त्यहाँबाट लिन्छन् र हामीलाई दिन्छन् आफ्नो कुनै स्वार्थ बिना त्यसैले गुरु माध्यम हुन् त्यो ज्ञानको दर्शन गर्ने माध्यम अर्को कारण फेरि पनि घाम घट्ने बढ्ने गर्दैन अटल रहन्छ तर चन्द्रमा सानोबाट बढ्दै बढ्दै पूर्ण हुन्छ अर्थात् गुरु पनि हिजो शिष्य नै थिए तिमी पनि कहिले म नै म जस्तै थियो अन्धकारमै थियो मैले जे भूल गरेको छु तिमीले पनि गरेको थियौ त्यसैले चन्द्रमा गुरु हुन् गुरुले मलाई बुझ्न सक्छन् त्यही उनको जीवनमा पनि बितेको छ त्यसैले बुझाउन पनि सक्छन् चन्द्रमा सधैँ पूर्णिमा थिएन औँसीको रात पनि उसले देखेको छ एकैपटक अलौकिकता देखेको होइन उसले दुःख गरेको छ अज्ञानी बनेको छ त्यसैले त शिष्यलाई बुझ्दछ अपूर्णताबाट पूर्णतामा पुगेको गुरु त्यसैले चन्द्रमा हुन् पूर्णिमा हुन् त्यसैले तिमीले मलाई बुझौ तिमीले मनुष्यतालाई उसको अनन्त अनन्त रूपमा जियौ शुभ अशुभ सगुन अपसगुन ज्ञानी अज्ञानी साधु असाधु माया घृणा रिस र हाँसो र सबैको सञ्चित निधिपछि जुन बोधत्व तिमीलाई प्राप्त भयो तब तिमी पूर्णिमा भयो अनि म अँधेरो असारको बादल र तिम्रो शीतल रश्मि म माथि बर्सि नै रह्यो यी भावहरूलाई धन्यवादले मात्र पूर्ण अर्थ दिन सक्दैन थिए र आज मैले यो नाताको गहिराई प्रकृतिको किताबमा पत्ता लगाएँ जस्तो लाग्यो मलाई यो हो हाट बजार सामुदायिक विज्ञापन र सामाजिक जानकारीहरूको सूचना पार्टी स्थानीय सूचनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आउनुहोस् आफ्नो व्यापार व्यवसाय र सूचनाहरूको साथमा हाट बजार आवाज विश्वव्यापी पहुँच यो हो हाट बजार नमस्कार म अर्जुन प्रसाद मैनाली म एक नियमित रक्तदाता हुँ म तपाईँलाई वर्षको एकपटक मात्रै भए पनि रगतदान गर्नुहुन अनुरोध गर्दछु तपाईँले एकपटक दान गर्नुभएको रगतले तिनजनासम्मको जीवन जोगाउन सकिन्छ रगत दानका बारेमा थप जानकारीका लागि नजिकैको रेडक्रसमा सम्पर्क गर्नुहोला धन्यवाद विश्वभरका नेपालीहरूको समाचार र विचारको साझा मञ्च विश्व परिक्रमा वासिङटन डिसीबाट प्रकाशित हुने मासिक पत्रिका विश्व परिक्रमाको ग्राहक हुनु नेपाली पत्रिका विश्व परिक्रमा पढौँ थप जानकारीको लागि phone number seven zero three five eight seven zero seven nine five लागौँ सृजनाका स्वरहरूतर्फ उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन् सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्कमै पारिन्छन् भुइँ र बाटो छरपष्ट भिजाएका मासु र अन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिजाउँछन् एक बिहानै सकेको खानी छ हिरा मोती खन्न पाए हुन्थ्यो कोइला खानी छ भन्न पाए मेरो गाउँ तिमीसँग अलिकति सेप भए मसँग थुप्रै जाँगर थियो बिहान नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर धोबीचरो गीत गाउन थाल्छ मेरो गाउँ बिस्तार बिउजन छ पधेरा जान्छ र पानी ल्याउँछ सुन्दर कञ्चन र अटल हिमाल तिमी रातो माटो घोलेर मबाट सयौं कोष टाढा लिप्न मेरो गाउँ बारीको हरेक बिहान घामलाई निम्त्याउने गर्छ दिउँसो आमा रक्षान छेउका भाँडामा पाउँछन् सृजनाका स्वरहरूमा आज हामी दुईवटा कविता सुन्दैछौँ सुरुमा हामी बोस्टनबाट लाल गोपाल सुविदीले सुनाउनु भएको पोखरा सुन्दर नगरी पोखराको कविता सुन्दैछौँ यो कविता उहाँले अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सवमा सुनाउनु भएको थियो प्रकृतिको प्रकृतिले सिउँदो उज्यालो हुने पूर्व बिहान अधरको आभा स्वयं बिउतने बाला भर्खर की जबान तरनी मुस्कान हो पोखरा फुल्दो यौवन हो गुरास बनको न हो पोखरा चुडका बालु न घाटु नृत्य भरि नै जो है पोखरा फुल्दो कलकल बैंस सञ्चय गरी रौसिन्छ है पोखरा दिन्छन् मादल बाँसुरी जय मिठा घन्कन् सरोदी घर नाच्छन् आँगनमा रमेर युवती भाती झिना कम्मर बेग्लै लाग्छ अहो हिमालयहरू मुस्काउने त्यो कला गर्छन् स्वागत प्रेमले घर घरै पाकी सयौं सुन्तला दाक्षं वाचन् तम्मजहापसन्तरितुमा नाणाशयं फूदले छोहि तन्नवकोपिला प्रमरका उन्मादता फूलले केवा ताराधरी जहाँ गगनका ताराहरू नुहाउँछन् केवा ताराधरी जहाँ गगनका ताराहरू नुहाउँछन् झाडीमा बनमा छुमेर चिडिया सङ्गीत गुन्जाउँछन् खेवाका मृदु छालमा हिमचुरी छाया बहन्छन् जहाँ मधुगन्ध मधुगन्धले मखमली उल्टा भरिन्छन् जहाँ खेती छन् कविता त्यहाँ प्रकृतिको उल्लासमा पग्लिने सेवा छिन् कविता त्यहाँ हृदयको स्वच्छन्दता सङ्लिने लाखौँ भाव नयाँ नयाँ प्रकृतिमा पाइन्छ भेटिन्छ रे देखेको जति पोखरा कलमले लेखेर लेखिन्न रे देखेको जति पोखरा कलमले लेखेर लेखिन्न रे सेतीका छालमा बैलिँदै तारा बगेछन् अहो राती सुन्दर जुनका किरणले पाखा सधेछन् अहो पानीमै पनि देखिने गगनमा पन्छी उडेको रमी पानीमै पनि देखिने गगनमा पन्छी उडेको रमी आफै बोल्छ स्वतन्त्रता क्षितिजमा तल्किन्छ है चाँदनी आँखाभित्र लगा उछे कुतकुती जो मोहिनी कामिनी जहिल्यै उड्दछ हेर यौवन फणा दक्षे बनी नागिनी औसी गाजल लाउछे नयनमा सौन्दर्यकी अप्सरा आँखे मुसमुस साँझमा अधरमा लाली दली पोखरा रोजीमा मृत्यु मुटु साटिएर मझिनी अङ्ग्रेज भन्छन् कति अङ्ग्रेजी थर धातुमा बदली हुन्छन् थकाल्ने कति बाजी पर्दछ प्रितमा पनि त्यहाँ जित्छन् जुहारी कति बाजी परदस प्रीतमा पनि त्यहाँ जित्छन् जुहारी कति मायाले मन जित्न नै पनि अहो हार्छन् जुहारी कति कालीको नव प्रेममा दसिँदै गोरे फस्यो रे त्यहाँ गोरीको मृत्यु काखमा नजिकिँदै काले बस्यो रे त्यहाँ तोड्दै बन्धन धर्म जातर स्वयं संकीर्ण संस्कारका उन्छन् मानव रे त्यहाँ हृदयका मालाहरू प्यारका चिसो सोछ बतासमा कुसुमका बास नामी चिन्छन् किन एउटै जात पनि महामिलनमा मौरी धुरिन्छन् किन गाडा रक्तिमा रङ्गमा रगतको साँझै कहाँ हुन्छ र रूपम पोखरा जगतमा सद्भावना सुन्दर छाम्मै मोहित पारिदिने मन छुने हुने पोखरा पिउँदा चन्तन नैन बाट मदिरा जस्तै हुने पोखरा कै उपहार हुन् कि तोरी फुलेका गरा सुन्दा सुन्दर धामले सुन भयो चाँदी भयो पोखरा धन्यवाद त्यसै गरी अब कोमल मल्लले पनि हामीलाई आफ्नो रचना सुन्नुभएको छ कोमल मल्लले यो रचना हामीलाई लन्डनबाट भन्नुभएको हो सुनौ कोमल मल्लको यो रचना प्रस्तुत छ एउटा कविता कविताको शीर्षक छ फिरात पत्र लिखितम यसै शरदमा जन्मेका बसाइ सरेका नागरिकता किनुवा बेचुवाला लुटेर भ्रष्टाचारी निरङ्कुश महानिरङ्कुश जनतन्त्र गणतन्त्र यकतन्त्र लोकतन्त्र प्रजातन्त्र भीडतन्त्र खलबरी तन्त्र मनपरी तन्त्र तन्त्रै तन्त्रको नाति छोरा बुहारी भाइ भतिज अन्दाजी वस्त्र निवेश शेष विशेषको छत्मवेशी विखण्डनकारी आतङ्ककारी समावेशी प्रवासी आगे पछि रहेछन् तानातान हानहान मनोमान गरी देश तास गरे गराएकोले अन्याय परेछ त्यसैले कतै नेपाली अदालतमा रगत आँसुले लेखी फिरात गर्नु परेको छ तपसिलका अन्यायहरू छानबिन गरी स्वतन्त्र नेपाल बनाई नेपालीलाई न्याय दिलाउन हेरी सुनी बुझी जाँची हदैसम्मको सजाय सुनाइ पाउन कलम चलेको छ साँची प्रमाणहरू सैकडौँ छँदैछन् बिहोरा यिनै हुन् तपसिल यो देशमा ऐन कानुन रोएको रोइ छ अराजकता अघि सरेको सरै छ जो जहाँ मरे मारे पनि शहीदको त सत्ता साझेदारले निर्भिक भएर पानी भावमा दिएकै छ अब त अब त चन्द्र सूर्य ध्वजाको ज्यान सङ्घीय गणतन्त्रमा अडेको छ सडक गल्ली चोटा आग्ने पिछेको जा जातिको भागभण्डाको मागले नेपालको क्रियाक्रम हुने डर बढेको छ यो देशमा यो देशमा एक घाँसका रोपाइहरू एक बाँसका उचाइहरू एक कपासका उडाइहरू मात्र तारेर गालीमा अल्झिएको छ नेताहरू कुर्सीको दौडमा कार्यकर्ताहरू लुटपाटको होटमा विदेशीहरू विखण्डको निचोटमा निरङ्कुश तानासाहरू सत्ताको बिचोटमा कटै यही दोहोरी जाल जेल र तानातान हानाहान मनोमानमा संविधान निर्माण थला परिरहेछ त्यसैले अब यो देशमा कुर्सीको होड होइन राष्ट्रभक्तिको दौड हुनुपर्छ अब सडक गल्ली चौटा आँगनहरू रगतले होइन श्रम पसिनाले पोतेर बुद्ध मन वचन कर्मले फेर्नुपर्छ अब यो देशलाई यो देशलाई निरुपज तानासारले बिगारेको बन्नेहरू लुटपाट आतङ्क बन्द गर्दै लुटेका सम्पत्तिहरू फिर्ता गरिनुपर्छ अब यो देशलाई पन्ध्र सोह्र हजारको बलिले रङ्गिएको देख्नेहरू अतिलाई बिर्सेर ती वीर वीराङ्गनालाई सच्चा श्रद्धाञ्जली चढाउन होस्टे हैसे गर्दै एकताको एकताले निर्माणमा जुट्नु पर्छ अब यो देश विघटन गर्न खोज्नेलाई नाश गर्न एकताको हात टाउँदै समानताको काँध मिलाउँदै राष्ट्रवादको पैतला लम्काउँदै अखण्ड अविभाज्य सार्वभौम स्वतन्त्र नेपालको मान सान सम्मान विश्वमा जीवन्त राख्नुपर्छ अब यो देशका वीर बहादुर नेपालीलाई विश्व निर्माणको पाखुरी भाग्य निर्माणको बल बनाउँदै गौरवमय चन्द्रसूर्य कल्प कल्प फहराउँदै काण्डे काण्डकारी आतङ्ककारी विखण्डकारी हत्यारा लुटेरा भ्रष्टाचारी देशमारा किनुवा बेचुवाहरू आदि इत्यादिलाई आयोगै आएको प्रतिवेदन जनआवाज कवाज बहुजिम जय जय लाल सलाम जय नेपालकारी जोसुकै हुन् इमान्दारीका साथ जाँची बुझी राष्ट्र बचाउन नागरिक सर्वोच्चता कायम गर्न गराउन हदै समयको सजाय सुनाउँदै सजाय कार्यान्वयन गर्दै हक अधिकार कर्तव्य समानता र समावेशी जनचाहनाको संविधान लेखेर नयाँ नेपालको जन्मोत्सव युगयुग नेपाली मिलेर मनाउनुपर्छ पर्छ अनि स्वतन्त्र राष्ट्र नेपालको साँची उत्तराखण्डे दक्षिणाखण्डे पाताल प्रवासी मात्र होइन विश्व राष्ट्रलाई राखेर रा, जय जय नेपाल जय जय नेपाली भन्न पर्छ अब देश बचाउन देश दुरोलाई झुन्ड्याउनै पर्छ नत्र देश मर्छ भने नेपालीहरूमा चढायो कुरा साँचो हुन् झुटा होइनन् थाहा छँदैछ यति सम्बन्ध जय नेपाल साल जय शान्ति महिना जय शान्ति गति जय शान्ति हो शुभम हिमाली स्वरहरूको आजको श्रृङ्खलामा आज हामीले विदेशिएका नेपालीहरूको कथा व्यथा गुरु पूर्णिमा विशेषमा सगुन बस्नेतको एक विशेष प्रस्तुति सृजनाका स्वरहरूमा लाल गोपाल सुवेदी र कोमल मल्लको रचना र साङ्गीतिक प्रस्तुति स्वरूप उमा गुरुङका केही साङ्गीतिक कोसेलीहरू सुन्यौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो आफ्नो सल्लाह र सुझावहरू लेखि पठाउनुहोला साहित्य सृजनाहरू पठाउनको लागि तपाईँले हाम्रो इमेल ठेगाना Nepali radio at Gmail dot कममा पठाउन सक्नुहुन्छ आफ्नो समुदायको खबर विचारहरू सुनाउनको लागि हिमाली स्वरहरूलाई सम्झनुहोस् हिमाली स्वरहरू न्युयोर्क सहरबाट तयार पारिएको अनलाइन रेडियो कार्यक्रम हो हाम्रो इन्टरनेटको ठेगानामा हाम्रा विविध अनलाइन रेडियो कार्यक्रमहरू लगायत नेपाली सङ्गीतहरू सजिलै सुन्न सकिन्छ कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद म सहदेव आजको श्रृङ्खलाबाट बिदा हुन्छु शान्त र सुरक्षित रहोस् तपाईँको दिनहरू हाम्रो शुभकामना Bye.